पारामेडिकल क्याम्पसमा नियम विपरीत भर्ना गरिएका विद्यार्थीको व्यवस्थापन गर्न नसकिने सिटिबिटीको तर्क विद्यार्थी भर्नाका लागि मौखिक सहमति दिनेको नाम सार्वजनिक गर्न चुनौती प्रधानमन्त्री दाहालले समिलिया जलविद्युत आयोजनाको स्थलगत निरीक्षण गर्ने दार्चुलाका लागि खाद्य संस्थानले दशैं तिहारका लागि ढुवानी गरेको चामल अझै बाटोमै डडेलधुरामा पशुहरूको दुधमा समेत जातीय विभेद सुदूरपश्चिममा यसआईबी संक्रमितको संख्या वर्षेनी बढ्दै र सरकारले ल्याएको संविधान संशोधन प्रस्तावको विरोधमा धनगढ़ीमा प्रदर्शन संशोधन प्रस्ताव फिर्ता लिन एमाले उपाध्यक्ष रावलको सरकारलाई आग्रह प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा radio unity dot com dot एनपीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु प्राविधिक तथा व्यावसायिक तालिम परिषद सिटी भिटीले डडेलधुवाको पोखरामा रहेको डडेलधुवा पारामेडिकल क्याम्पसले अनुमति विपरीत भर्ना लिएका विद्यार्थीहरू व्यवस्थापन गर्न नसकिने जनाएको छ नियम विपरीत क्याम्पसले भर्ना गरेका एक सय साठी जना विद्यार्थीहरूलाई कुनै पनि हालतमा व्यवस्थापन गर्न नसकिने सिटी भिटले जनाएको हो अपुग्रहका कोटा परिपूर्ति गर्न दोस्रो पटक सूचना जारी गर्नुभन्दा पहिले यो विषय बाहिरिएको भएमा केही विद्यार्थी व्यवस्थापन गर्न सकिने सम्भावना रहे पनि अहिले सबै ठाउँमा कोटा पूर्ण भइसकेकाले कुनै पनि विद्यार्थीको व्यवस्थापन गर्न नसकिने सेटिभिटीले जानकारी दिएको छ सेटिभिटीको स्तर निर्धारण महाशाखाका निर्देशक रामसिंह धामीले रेडी युनिटी संघको टेलिफोन कुराकानीमा नियम विपरीत भर्ना गरिएका विद्यार्थीहरूको व्यवस्थापनको तत्कालका लागि कुनै सम्भावना नरहेको बताएका छन् क्याम्पसले ठूलो बदमाशी गरेको छ उनले भने हाम्रो ऐन नियमले चालिसजनामा एकजना पनि थप्न मिल्दैन एक सय साठीजनाको व्यवस्थापनको कुनै सम्भावना छैन यस्तै सीटीबीटीकै परीक्षा नियन्त्रकी स्वरी भट्टले पनि सिटिभिटले विज्ञका रूप सहभाग सुझावका आधारमा एक कार्यक्रममा कतिजना पढ़ाउने भन्ने निर्धारण गरिएको हुने भएकाले थप विद्यार्थी लिन नसक्ने बताएका छन् अन्य क्षेत्रको जस्तो सिटीभीटी तर्फ जति पनि विद्यार्थी भर्ना गर्ने अवस्था हुँदैन वैज्ञानिक आधारमा कोटा निर्धारण गरिएको हुन्छ देशभरिका सबै क्याम्पसहरूले त्यसरी नै थप विद्यार्थी भर्ना गरेमा हामीले कसरी ठेक्ने उनले प्रति प्रश्न गरे सिटीभीटीले मौखिक सहमति दिएको भनेर भ्रम छोड्दै भर्ना लिने क्याम्पसले नै क्याम्पस नै खारिज हुन सक्ने स्तर निर्धारण महाशाखाका निर्देशक धामीले चेतावनी दिएका छन् आफू बदमाशी गरेर अर्काको भविष्यमाथि खेलवाड़ गर्ने क्याम्पसलाई कार्यवाही हुन सक्ने परीक्षा नियन्त्रक भट्टले चेतावनी दिएका छन् वास्तविकता बुझ्नको लागि क्षेत्रीय कार्यालय कोहलपुर बाँकीलाई परिपत्र गरेको उनले बताएका छन् यता क्षेत्रीय कार्यालय कोहलपुरका निर्देशक यादव सुविधिले अहिले गोप्य रूपमा अनुसन्धान भइरहेको बताएका छन् यसैबीच विद्यार्थीले आफूहरूले पढ्न पाउने अवस्था नदेखेपछि तालाबन्दी गरिएपछि क्याम्पसले नयाँ सदस्य सचिव नियुक्त हुने बित्तिकै समस्याको टुङ्गो लाग्ने र विद्यार्थीहरूले पढ्न पाउने भनेर भ्रम छरेको विषयमा कुनै सत्यता नभएको सीटीभीटीले जनाएको छ परीक्षा नियन्त्रक भट्टले जोसुकै नयाँ सदस्य सचिव आए पनि ऐन नियम कसरी पनि बुझ्न नपाउने बताउनु भएको छ त्यस्तो भ्रमको पछि नलाग्न उहाँले आग्रह समेत गर्नु भएको छ यसैबीच यसअघि कार्यक्रम सञ्चालनको लागि सिटीभिटले मौखिक सहमति दिएको विषयमा सिटीभिटले कड़ा प्रतिवाद गर्दै जवाब दिएको छ कसले मौखिक सहमति दियो त्यसको जवाब चाहियो कसैले त्यस्तो भनेको छ भने पनि नाम सार्वजनिक गरेर त्यो व्यक्तिलाई मंग्याउनु पर्यो होइन भने झुट्टा आरोप लगाउनेलाई कार्यवाही हुन्छ परीक्षा नियन्त्रक भट्टले भने यसैबीच पढ्नको लागि क्याम्पसलाई ठूलो रकम तिरेका विद्यार्थीहरूले अहिलेसम्म प्रहरी प्रशासनमा उजुरी भनिदिएका छैनन् जसले गर्दा विद्यार्थीको पक्षमा जिल्ला प्रशासनले समेत केही बोलेको छैन प्रमुख जिल्ला अधिकारी उदय बहादुर सिंहले अहिलेसम्म पीड़ित भएको भन्दै कुनै पनि विद्यार्थीले उजुरी नदिएको बताउनु भएको छ क्याम्पसले अनुमति विपरीत अवैधानिक रूपमा अनमी सीएमए कृषिजेटिय र ल्याबतर्फ प्रत्येकमा चालिस चालिसजना गरी एक सय साठीजना विद्यार्थी भर्ना लिएको जनाइएको छ पछिल्लो पटक चार कार्यक्रममा भर्ना भएका विद्यार्थीले मंगिर तेह्र गतिदेखि क्याम्पसमा तालाबन्दी गरेका छनृ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दार्चुलामा निर्माणाधीन चमनी जलविद्युत आयोजनाको स्थलगत निरीक्षण गर्नुहुने भएको छ भोलि आयोजना निरीक्षणको लागि प्रधानमन्त्री दाहाल दार्चुला पुग्ने जनाइएको छ जिल्लाको शिखर गाविसमा निर्माणाधीन तीस मेगावाट क्षमताको चमनीय जलविद्युत आयोजनाको निरीक्षण भ्रमणका लागि प्रधानमन्त्री दाहाल दार्चुला जान लागेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ निर्माणाधीन चमलिया जलविद्युत आयोजनाको काम अन्तिम चरणमा पुगेका बेला दाहाल अनुगमन निरीक्षणमा जान लागेका हुन् आज बिहान धनगढ़ीमा सुदूरपश्चिम महोत्सवको उद्घाटन गरी प्रधानमन्त्री प्रचण्ड चमेलिया पुग्ने कार्यक्रम तय भएको प्रधानमन्त्री कार्यालयका सचिव टंकमणि शर्माले जानकारी दिनुभएको छ सुदूरपश्चिमको गौरवको योजनाको रूपमा निर्माणाधीन चमलिया जलविद्युतको अवस्था कार्य प्रगति र समस्याको बारेमा स्थलगत निरीक्षण गर्ने उद्देश्यले प्रचण्ड आयोजना स्थलमै जान लागेको शर्माले बताउनु भएको छ निर्माणाधीन कुल आठ सय बयालिस मिटर सुरुङ मध्ये छ सय छप्पन्न मिटर खुलाइसकेको अवस्थामा आयोजना रोकिएको थियो दाहालका अनुसार अहिले खुलाउन बाँकी रहेको मध्ये सोमबारसम्म पञ्चासी मिटर सुरुङ खुलाइएको छ ऊर्जा मन्त्री जनार्दन शर्माको निर्देशनपछि आयोजनाको ठेकेदारले असोजको दोस्रो सदाबाट साँगुडेको सुरुङ खुलाउन शुरू गरेको हो सम्पूर्ण निर्माण आउँदो वर्षकै पुसको दोस्रो सतासम्म सकेर विद्युत उत्पादन शुरू गर्ने तालिका अनुसार काममा तीव्रता दिएको आयोजना प्रमुख दाहालले बताउनु भएको छ नेपाल खाद्य संस्थानले दशैं तिहारका लागि ढुवानी गरेको चामल अझै दार्चुलाको सुनसेरा पुगेको छैन दार्चुलाका मार्मा र दुहो क्षेत्रका स्थानीयका लागि अढाई सय क्विन्टल चामल ढुवानी गरिए पनि अझै सुनसेरामा पुगेको छैन पचासदेखि साठी क्विन्टल चामल मात्रै सुनसेरामा पुगेको स्थानीय चन्दा कुवरले जानकारी दिनुभएको छ नेकपा माओवादीका स्थानीय नेता कुवरका अनुसार ठेकेदारले भाडा बचाएर दार्चुला सदरमुकामबाटै पनि चामल बेच्ने गरेको बताएका छन् सुनसेरा डिपोका लागि वार्षिक दुई हजारदेखि पाँच हजार क्विन्टलसम्म चामल आउने विगतमा पनि बाटो बेचिने गरेको र बारम्बार आग्रह गर्दा पनि कुनै सुनवाई नभएको कुंवरको भनाइ छ त्यसै गरी भन्दा कम चामल जाने र गएको चामल पनि गुणस्तरीय नहुँदा स्थानीयले बाध्य भएर महँगोमा खाद्यान्न किनेर खानु परेको छ खाद्यान्नको चामल पैंतिस रूपैयाँ प्रति किलोग्राम बिक्री भइरहेको छ सुनसेरा खाद्य डिपोका वितरक जनकसिंह खातीका अनुसार हालसम्म नौ सय क्विन्टल चामल वितरण भइसकेको छ दशैं तिहारको लागि आएको तीन सय क्विन्टल चामल अझै वितरण गर्न बाँकी रहेको उनले बताएका छन् सुनसेरा खाद्य डिपोका लागि आउने एक हजार पाँच सय क्विन्टल चामल मध्ये यो वर्ष हालसम्म सबै चामल पुगि नसकेको र यस वर्षबाट डिपोमा वार्षिक छ हजार क्विन्टल चामल आउन लागेको खातीले जानकारी दिएका छन् दरिद्रमा पशुहरूको दूधमा समेत जाति विभेद हुने गरेको विषय एक कार्यक्रमबाट बाहिरिएको छ दलित समुदायका व्यक्तिले बजारमा बिक्रीका लागि ल्याउने दूध व्यापारीहरूले नकिन्ने गरेको जिल्ला सदरमुकाममा आयोजित एक कार्यक्रममा दलित समुदायकै महिलाले गुनासो गरेकी हुन् हिजो सदरमुकाममा आयोजित विकासको अवरोध जातीय तथा लैंगिक विभेद विषयमा सरोकारवालाहरूसँग दलित महिलाहरूका सवाल विषयमा सार्वजनिक सुनवाई कार्यक्रममा उक्त कुरा व्यक्त भएको हो कार्यक्रममा बोल्दै दलित समुदायकी एक महिलाले दलित समुदायका व्यक्तिले बजारमा दूध बेच्न नपाएको दुखेसो गरेकी हुन् घरमा सकि नसकी भैँसी पाल्छौ तर दलित समुदायमा जन्मेकी कारणले दूध बजार बेच्न पाउँदैनौ उनले भनिन् हाम्रो नजिकैको बजारमा तेस्रो गाउँको मान्छे आएर दूध बेच्छन् तर हाम्रो दूध विभिन्न वाहनामा किन्दैनन् उनले सरोकारवाला निकायसँग दलित समुदायका व्यक्तिहरूलाई पनि अरू सरह दूध बेच्ने वातावरण मिलाइदिन सहयोगको लागि आग्रह गरिन् साथै कार्यक्रममा सहभागी दलित समुदायका अन्य महिलाहरूले पनि जाति विभेदका घटनाहरू गाउँमा धेरै नै हुने भए पनि गाउँ घरमा नै मिलाउने गरेको बताएका थिए कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रतिनिधिले पनि चालू आर्थिक वर्षको अहिलेसम्म जाति विभेदका घटनाहरू दर्ता नभएको बताएका थिए तपाईँ अहिले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्च र इन्टरनेटमा radio unity dot com dot एनपीबाट युनिटी खबर सुनिरहनु भएको छ देशका अन्य क्षेत्रमा एचआईभी संक्रमितको संख्या घटिरहेका बेला सुदूरपश्चिममा भने वर्षनी बढ्दै गइरहेको छ पछिल्लो एक वर्षमा मात्रै यस क्षेत्रमा एचआईभी संक्रमितको संख्या तीन सय पचासले बढ़ेको छ सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपालको पछिल्लो तथ्याङ्क अनुसार यस क्षेत्रका छ हजार दुई सय अडतीस जनामा एचआईभी संक्रमण देखिएको छ संक्रमित मध्ये एक सय भन्दा बढ़ी पन्ध्र वर्ष मुनिका बालबालिका रहेका छन् गरीबी अशिक्षा चेतनाको कमी तथा स्वास्थ्यमा सहज पहुँच नहुनु लगायतका कारणले पचास प्रतिशत संक्रमित समाजमा लुकेरै बसेका छन् भारतमा कामका लागि जाने पुरूषबाट एचआईभीको संक्रमण बढ़ी भएको पाइन्छ सुदूरपश्चिममा संक्रमित महिलाको संख्या पुरूषकै हारारीमा छ एचआईभी संक्रमितको संख्या बढ़ी भएका सुदूरपश्चिमका जिल्लाहरूमा कैलाली कञ्चनपुर अछाम र डोटी रहेका छन् अहिलेसम्म यस क्षेत्रमा एचआईभीका कारण तीन सय पचास जना भन्दा बढ़ीको मृत्यु भइसकेको क्षेत्रीय स्वास्थ्य निर्देशनालयले जनाएको छ सरकारले ल्याएको संविधान संशोधन प्रस्तावको विरोधमा थरूहट थारूवान संयुक्त संघर्ष समिति कैलालीले हिजो धनगढ़ीमा विरोध प्रदर्शन गरेको छ सरकारले कैलाली कञ्चनपुरलाई नसमेटे संविधान संशोधन प्रस्ताव ल्याएको विरोधमा कैलालीका थारू समुदाय सड़कमा उत्रेका छन् संशोधन प्रस्ताव अप्रो रहेको र यसलाई कुनै पनि हालतमा मान्न नसकिने थरूहट पक्षधरको भनाइ छ संविधानप्रति असन्तुष्ट पक्षको माग सम्बोधन गर्ने भन्दै सरकारले दर्ता गरेको संशोधन प्रस्ताव भ्रमपूर्ण रहेको थरूहट थारूवान संयुक्त संघर्ष समिति कैलालीले आरोप लगाएको छ जिल्ला प्रशासन कार्यालय अगाडि आयोजित विरोध सभालाई सम्बोधन गर्दै थरोर थारू संयुक्त संघ समिति कैलालीका कार्यवाहक संयोजक कृष्ण कुमार चौधरीले कैलाली कञ्चनपुर सहित नवलपरासीसम्म एक प्रदेश नभएसम्म आन्दोलन गर्ने बताउनु भएको छ उहाँले थारू समुदायलाई फेरि पनि उत्पीडनमा पारिराख्ने नियतका साथ सरकारले संशोधन प्रस्ताव ल्याएको भन्दै विरोध गर्नु भएको छ नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अहिले संविधान कार्यान्वयनको अवस्था भएको भन्दै सरकारले नेपाल र नेपालीलाई आवश्यक नरहेको संविधान संशोधन विधेयक तुरन्त फिर्ता लिई चुनावको मिति तोक्नुपर्ने बताउनु भएको छ राजनीतिक दलले देशको गरिमा बढ़ाउन र देशलाई समृद्ध बनाउन पर्नेमा देशलाई नयाँ द्वन्दमा धकिन्ने दुष्प्रयास गरेको भन्दै यो संक्रमणकालीन सरकार भएको र यसको काम संविधान कार्यान्वयन भएकाले छिटो चुनाव गराउनु पर्नेमा उहाँले जोड़ दिनुभयो प्रेस चौतारी अछामले यस धर्मका मंगल शर्मा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्व उपप्रधान तथा रक्षा मन्त्री समेत रहनुभएका नेता रावलले कांग्रेस र माओवादीको अस्थिर राजनीतिक चरित्रका कारणले देशमा समस्या आइरहेको बताउनुभयो संविधान संशोधन जसका लागि गरियो भनिएको छ त्यस क्षेत्रका लाखौं जनताले त्यसको विरूद्ध गरेका छन् त्यसको विरूद्ध आन्दोलन गरेकाले यसको औचित्य नभएको पुष्टि भएको उहाँले दावी समेत गर्नुभएको छ बैतडीमा सम्पन्न बेपी स्मृति टी ट्वेन्टी क्रिकेट प्रतियोगिताको पाती निङ्लासेनी क्रिकेट क्लब देहीमाण्डोले हात पारेको छ हिजो सम्पन्न फाइनल खेलमा काला कालासैनी क्रिकेट क्लब बुड्डालाई चौध रनले स्तब्ध पार्ने देहमाण्डोले उपाधि कब्जा गरेको हो उपाधिसँगै देहमाण्डोले पचास हजार नगद ट्रफी र प्रमाणपत्र हात पारेको छ भने उपविजेता कालासैनीले पच्चीस हजार नगद र प्रमाणपत्रमा चित्त बुझाएको छ यस्तै प्रतियोगिताभर व्यक्तिगत एक सय एकसठी रन बनाउनका साथै सात विकेट हात पार्ने निङ्लासनी क्रिकेट क्लब देमाण्डोका खडक बोहरा म्यान अफ द सिरिज भएका छन् खडकले पाँच हजार नगद पुरस्कार ट्रफी र प्रमाणपत्र पाएका छन् बीपी चिन्तन प्रतिष्ठान बैतडीको प्रायोजनमा बैतडी जिल्ला क्रिकेट संघ नेपाल लोकतान्त्रिक खेलकुद संघको संयुक्त आयोजनामा क्रिकेट प्रतियोगिता आयोजना गरिएको थियो यसैबीच क्रिकेटको विकासका लागि कलम चलाएको भन्दै राष्ट्रिय समाचार समिति रासोसका बैतडी समाचारदाता विनोद सिंह विष्ट सम्मानित भएका छन् पत्रकार विष्टलाई एक कार्यक्रमका बीच नगद पाँच हजार दोसल्ला र प्रशंसा पत्र सहित सम्मानित गरिएको हो अब सड़क तथा सवारीसँग सम्बन्धित सुदूरपश्चिमको ट्राफिक अपडेट पछिल्लो चौविस घण्टामा सुदूरपश्चिममा सड़क तथा सवारीसँग सम्बन्धित दुईवटा घटना भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ हिजो दिउँसो सवा तीन बजेतिर कैलालीको अत्तरिया नगरपालिका एघार राजपुरमा दुई बस ठोक्किँदा चारजना घाइते भएका छन् धनगढ़ीबाट अत्तरियातिर आउँदै गरेको नाचार ख सैतिस एघार नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको म एक